दस बजेको समाचार सकिएसँगै एघार बजेसम्म तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूमा मुक्तकको स्वाद बाँड्न आज पनि हामी उपस्थित भइसक्यौँ म छु मदन भण्डारी तपाईँहरू समक्ष र मलाई प्रविधि समेसनमा अहिले कविताजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्समा पूर्वी नेपालमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot Radiovision dot com dot NP log in गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ श्रोता त्यस्तै तपाईँले तपाईँको मोबाइलको प्ले स्टोरमा गएर रेडियो भिजनको एप्स डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा ज्यान दिएरै पनि बदलामा दुधको मूल्य चुकाउन सके ज्यान दिएरै पनि बदलामा दुधको मूल्य चुकाउन सके हे मातृभूमि तिमीलाई शत्रुको नजरबाट बचाउन सके कति भाग्यमानी ठान्थे म जन्मेको सार्थक भयो भनेर विश्व सामु फेरि मेरी नेपाल आमालाई हँसाउन सके विश्व सामु फेरि मेरी नेपाल आमालाई हँसाउन सके कति वाक्य वाक्यमानी ठान्थ्यौँ पक्कै पनि हामी यो मुक्तक श्रोता मुक्तकार सिसा थारूजीको बिर्तामोड झापा उहाँको घर हो बिर्तामोड झापाबाट सिसा थारूजी यसरी नै मुक्तक मालामा आउँदै गर्नुहुन्छ वृद्धाश्रमको सट्टा स्कुल खोल्न ध्यान जाओस् युवामा वृद्धाश्रमको सट्टा स्कुल खोल्न ध्यान जाओस् युवामा मान सम्मान र इज्जत गर्ने शिक्षा सिकाओस् युवामा कठै कयौँ बा आमा गुनासो गर्दैछन् छोरा बुहारीका अरे हिजो सप्तोक तिनै हुन् बुद्धि पलाओस् युवामा अरे हिजो सप्तोक तिनै हुन् बुद्धि पलाओस् युवामा सिसा थारजी बडो गजबको मुक्तक लेख्नुहुन्छ बडो मिठो मुक्तक लेख्नुहुन्छ दुःख भोगेका आँधी रोकेका मान्छे हुन् ज्येष्ठ नागरिक दुःख भोगेका आँधी रोकेका मान्छे हुन् ज्येष्ठ नागरिक सुख भेट्न जिन्दगी ठोकेका मान्छे हुन् ज्येष्ठ नागरिक समयले केही सिकाएको छ कला गला अझै उस्तै छन् इतिहास र अनुभव बोकेका मान्छे हुन् ज्येष्ठ नागरिक इतिहास र अनुभव बोकेका मान्छे हुन् ज्येष्ठ नागरिक मुक्तकमा हरेक विषयवस्तुलाई सिसा थारूजीले बडो गजबले उठाउनु भएको छ आखिर किन तिम्रो मायाले मलाई अत्याएको छ आखिर किन तिम्रो मायाले मलाई अत्याएको छ अतीत भुलाई वर्तमानले त्यसै मत्याएको छ सिउँदोमा ससाएको त्यो सिन्दुरलाई गिज्याउँदै एक थुङ्गा फुलले बारम्बार खुसी लत्याएको छ एक थुङ्गा फुलले बारम्बार खुसी लत्याएको छ कार्यक्रम मुक्तक मालाको सुरुवातमा मुक्तकार सिसा थारूजीका बडो गजब गजबका मुक्तकरबहरू मैले तपाईँहरू समक्ष राखेँ आजको कार्यक्रममा सिसा थारेजीका यिनै जोसिला कसिला रसिला फुर्तिला मुक्तकरबहरूसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको बसाइमा पनि तपाईँहरूले नै पठाउनुभएका धेरै मुक्तकरबहरू श्रोता मसँगै छन् तपाईँले सवाल जवाफ मुक्तक पनि पठाउनु भएको छ मुक्तकरबहरू पनि धेरै पठाउनु भएको छ म आलो पालो जोड्दै जानेछु कार्यक्रम सँगै रहनुहोस् ल संसार पनि कति धेरै विचित्र छ संसार पनि कति धेरै विचित्र छ प्यार र र क्रोध मनभित्र छ एकलाई राम्रो हुने हो हावालाई हेर्नुहोस् दियोलाई दुश्मन डडेलोलाई मित्र छ दियोलाई दुश्मन डडेलोलाई मित्र छ अर्को मुक्तक मैले तपाईँहरू समक्ष राखेँ श्रोता यो मुक्तक युवराज गौतम अन्तर्मुखीजीको कल्लेरी आरतादी उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ मुक्तक बडो दामी लेख्नुहुन्छ आउनुहुन्छ कार्यक्रम मुक्तक मालामा सामाजिक सञ्जाल फेसबुकको बाटो हुँदै युवराज गौतम अन्तर्मुखीजीका यिनै मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ रिता खड्का त्रिलताजीको सत्यमाथि केरकार हुनै हुनैपर्छ सत्यमाथि केरकार हुनै पर्छ हो अझै भन्छु बार बार पर्छ झुटो प्रेम देखाई ज्यानै लिनेलाई हत्यारा ठानी कारगार पर्छ हत्यारा ठानी कारागार हुनै पर्छ ओहो रिता खड्का त्रिलताजीको यो मुक्तक बलाय खर्क लम्जुङ उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ रिताजी पनि आउँदै गर्नुहुन्छ मुक्तक मालामा यसरी नै अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नुहोला मसँग प्रदीप पोखरेलजीको मुक्तक रहेको छ नीलकण्ठ साथ तारु खर्क धादिङ उहाँको घर हो प्रदीप पोखरेलजीका मुक्तकरपहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता पटक पटक खोजिरहेँ अह पाउन सकिन पटक पटक खोजिरहेँ अह पाउन सकिन जसै गरे नि खास कुरा पत्ता लाउन सकिन तिमी मलाई किन माया गर्छौ भनी सोध्छौ खै किन माया लाएँ जवाफ भेटाउन सकिन खै किन माया लाएँ जवाफ भेटाउन सकिनँ प्रश्नको जवाब मेरो चिठी उज्लो तिम्रो हर प्रश्नको जवाब मेरो चिठीहरूमा खोज्नु यदि चित्ता तिमीलाई बुझ्दैन भने यदि चित्ता तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नु यदि चित्ता तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नु तिम्रो हर प्रश्नको जवाब मेरो चिठीहरूमा खोज्नु नीलकण्ठ सात तारो खर्क धादिङका मुक्तकार प्रदीप पोखरेलजीका मुक्त खरबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो आजको यो वसैमा पनि म तपाईँहरूकै मुक्त घरहरू लिइरहेको छु जनताले चाहे अनुसार हामी चलाउँछौ जनताले चाहे अनुसार हामी चलाउँछौ बालुवाटार सिंहदरबार हामी चलाउँछौ निदाएर बस्नुभन्दा तेलहाली कानमा छोडा बरु हाम्रो सरकार हामी चलाउँछौँ छोडा बरु हाम्रो सरकार हामी चलाउँछौँ अह यसरी गचप तरिकाले मुक्तकमा आफ्नो विचारलाई पोख्नुभयो मुक्तकार गणेश प्रसाद खतिवडाजीले पञ्चन एक सोलुखुम्बु उहाँको घर हो गणेश प्रसाद खतिवडाजीका यिनै जोसिला मुक्त खराबहरूसँगै फुर्तिला मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ कोसिस किम्रेजीको आउनेलाई स्वागत छ धुमधाम गरेर आउनेलाई स्वागत छ धुमधाम गरेर मायामा नुहाउनुहोला घुमघाम गरेर जिन्दगी चलेको छ चल्छ संसार यसरी नै विश्वास तोडी जानुहुन्न गुमनाम गरेर विश्वास तोडी जानुहुन्न गुमनाम गरेर कोसिस किमरेजी बिर्ता मोड नौ झापाबाट पहिलोपटक यसरी आउनुभयो मुक्तक मालामा आउनुभयो अर्को मुक्तक छ श्रोता मसँग श्याम धमलाजीको मन बुझाउनलाई कुनै बाहना भएनन् मन बुझाउनलाई कुनै बाहना भएनन् जन्मिरहे अक्षर याद पुराना भएनन् परदेशिएको छोरो बाकसमा फर्केपछि आमाका आँखा कहिल्यै उभाना भएनन् आमाका आँखा कहिल्यै उभाना भएनन् ओहो यो मार्मिक मुक्त श्याम धमलाजीको ओखलढुङ्गा कुन्ता देवी उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग हरि विवश पिएमजीको थोरै अघि सरेर एकचोटि भनेको भए थोरै अघि सरेर एकचोटि भनेको भए आत्मविश्वास भरेर एकचोटि भनेको भए आज यसरी पस्ताउनु पर्ने थिएन कि बरु आँट गरेर एकचोटि भनेको भए बरु आँट गरेर एकचोटि भनेको भए कसलाई के भन्नुपर्ने थियो के भन्न चुक्नुभयो मुक्तकमा यसरी उतार्नुभयो हरिविवश पिएमजीले काप्री चौर साथ सिमता सुर्खेत उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ सोना शेर्पाजीको दाई खाने भाइ हेर्ने कस्तो हो यो प्रदेश दाई खाने भाइ हेर्ने कस्तो हो यो परदेश नातेदार कोही छैन जस्तो हो यो परदेश सँगै डन्डी बियो खेलेको बिर्सियो साथीले हामी यस्तो हो कि न उस्तो हो यो परदेश हामी यस्तो हो कि न उस्तो हो यो परदेश सोना शेर्पाजी सिन्धुपाल्चोक घर हाल प्रवासबाट यसरी हामीहरू समक्ष आउनुभयो अब भने श्रोता हामी अर्को गीत सुन्नेछौँ पुनः मसँग सुदप श्रेष्ठजीको मुक्तक रहेको छ सुदप श्रेष्ठजीका मुक्तकरपहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता लाग्छ आफ्नै यो जीवन हो अरू कसैका लागि लाग्छ आफ्नै यो जीवन हो अरू कसैका लागि आफ्नै छातीभित्रको मन हो अरू कसैका लागि हर पल म महसुस गर्छु मेरो हृदयको ढुकढुकी मेरो लागि होइन यो धड्कन हो अरू कसैका लागि मेरो लागि होइन यो धड्कन हो अरू कसैका लागि केवल तिम्रा नाउँमा धड़कने छन् यो मुटु केवल तिम्रा नाम तडपने छन यो मन आब केवल तिम्रा सम्झनामा तडपने छन यो मन आवा पुस्तक माला भएको छ भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल उदास पनि नियश्रीदा उल्लास पनि उदास पनि श्रीदा लास पनि आऊ पनि विचलित हुँदा पनि छाऊ आतास पनि विचलित हुँदा धैर्य पनि छाउ धैर्य पनि छ धड्कने छन् यो मुटु आवाज केवल तिम्रा नाममा तडपने छन् यो मन आवाज केवल तिम्रा सम्झनामा तडपन छन् यो मन आबा केवल तिम्रा सम्झनामा धडकने छन् यो मुटु आबा केवल तिम्रा नाममा घाम लाग्दा छाया दिए पानी पर्दा ओत देऊ घाम लाग्दा छाया दिए पानी पर्दा ओत देऊ निदाउन काख दिए मलाई कलेजीमा बास देऊ निदाउन काख मलाई कलेजीमा बास देऊ कलेजीमा बास देऊ धड्कने छन् यो मुटु आवा केवल तिम्रा नाउँमा श्रेष्ठजीका मुक्तकार प्रयोगसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा सुन्नुभयो मुक्तक माला तपाईँहरू नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मन परि हुँदाहुँदै पनि तपाईँले भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चुक प्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W W W dot Chuk dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अब पनि श्रोता कार्यक्रममा भेला भएको छ सवाल जवाफ मुक्तको यो पालिको सवाल जवाफ हामीलाई निकै अगाडि लगभग लगभग एक वर्षै हुन लाग्यो होला त्यति धेरै अगाडि पठाउनु भएको छ विवेक किराँती देवानजी र एसपी असफलजीले उहाँहरू दुवै बीच भएको सवाल जवाफ आज हामी राख्नेछौँ हामी म मदन भण्डारी छु अनि मसँग हुनुहुन्छ सवाल जवाफ मुक्तकमा आजलाई साथ दिन अच्युत सुवेदीजी तपाईँले विवेक किराँती देवानजीका मुक्तकरपहरूमा अच्युत सुवेदीजीको स्वर सुन्न सक्नुहुन्छ त्यस्तै एसपी असफलजीका मुक्तकरबहरूमा मेरो स्वर सुन्न सक्नुहुन्छ विवेक किराँती देवानजीको घर चुलाचुली दुई पूर्वी इलाम हालवा दुवा कतारमा हुनुहुन्छ त्यस्तै एसपी असफलजीको घर बाटखोला नौ स्याङ्जा हो हालवा बिरानु मुलुक भनेर लेख्नुभएको छ सुरु गरौँ सवाल जवाब ढिला नगरौँ बाबु छोरा बिचको सवाल जवाफ रहेको छ सवाल जवाफ एसपी असफलजीबाट यसरी सुरु हुन्छ श्रोता अरूका छोरी बुहारीलाई हिँड्छ आँखा मारी अरूका छोरी बुहारीलाई हिँड्छ आँखा मारी जवान छोरो घरै छ बाँझै छन् तेरा खेतबारी यस्तो खबर लिएर आउँछन् घरबाट साथी जाँड खान जान्छ श्रे बाबु दिनहुँ खोला पारी जाँड खान जान्छ श्रे बाबु दिनहुँ खोला पारी अरूका छोरी बुहारीमा आँखा लाएको छैन बुबा अरूका छोरी बुहारीमा आँखा लाएको छैन बुबा जाँड रक्से खाना खोला पारी गएको छैन बुबा कसले सुनायो हजुरलाई त्यस्तो फजुल कुरा मकै धान्छन् बारीमा बाँझो भएको छैन बुबा मकै धान्छन् बारीमा बाँझो भएको छैन बुबा बासी तरकारीसित सुक्खा खब्बुस खाएको छु बासी तरकारीसित सुक्खा खब्बुस खाएको छु सजिलो छैन काम बाबु साह्रै दुःख पाएको छु तिम्रो भविष्य सुनौलो हुन्छ कि त भनी बाबु धन कमाउन सात समुद्र पारी आएको छु धन कमाउन सात समुद्र पारी आएको छु ढुक्क हुनु बुवा हजुरले झैँ घर व्यवहार म धान्छु ढुक्क हुनु बुवा हजुरले झैँ घर व्यवहार म धान्छु अब यो पढाइ छोडी म पनि एउटा जागिर खान्छु मेरा लागि बुवा हजुरले मात्र कति दुःख गर्नुहुन्छ जागिर पाइन भने बुबा म पनि विदेशतिरै जान्छु जागिर पाइन भने बुबा म नि विदेशतिरै जान्छु नपढ्नाले दुःख पाएँ तिमी धेरै नै पढ्नु नपढ्नाले दुःख पाएँ तिमी धेरै नै पढ्नु नयाँ नयाँ कुरा सिक्दै सधैँ अघि बढ्नु मेरो जीवन परदेशमा नै बितिसक्यो बाबु तिमी देशको माटो बचाउन शत्रुसँग लड्नु तिमी देशको माटो बचाउन शत्रुसँग लड्नु बुवा हजुरले भन्नुहुन्छ भने अझै पढ्नेछु बुवा हजुरले भन्नुहुन्छ भने अझै पढ्नेछु नयाँ जोस अनि जाँगर लिई सधैँ अघि बढ्नेछु यसरी नै हजुरको आशीर्वाद पाइरहँ मैले यसरी नै हजुरको आशीर्वाद पाइरहँ मैले ज्यानै दिन परे पनि देशको निम्ति लड्नेछु ज्यानै दिन परे पनि देशकै निम्ति लड्नेछु यति भन्यो बाबु तिमीले गर्वले फुल्यो छाती यति भन्यो बाबु तिमीले गर्वले फुल्यो छाती राम्रो सोच विचार भएका बनाउनु है साथी हाम्रो देशको सिमाना मिचेका छन् छिमेकीले देशको रक्षा गरे सधैँ र तुफान अनि आधी देशको रक्षा गरे सधैँ बनेर तुफान अनि आधी फर्कनुहोस् भो बाबा अझै कति विदेश बस्नुहुन्छ फर्कनुहोस् भो बाबा अझै कति विदेश बस्नुहुन्छ हाम्रो खुसीको निम्ति बुढो हड्डी कति धस्नुहुन्छ चाँडै फर्केर आउनुहोस् यो साल हजुर पनि बाबा चाडपर्वमा आँसु बनी हाम्रो आँखाबाट खस्नुहुन्छ चाडपर्वमा आँसु बनी हाम्रो आँखाबाट खस्नुहुन्छ यो साल होइन मेरो छोरा अर्को साल आउँछु यो साल होइन मेरो छोरा अर्को साल आउँछु अर्को सालसम्म घरको छानु टिनले छाउँछु एक सालको कन्ट्याक्ट थपी बसेको छु बाबु अर्को साल फिरेपछि मात्रै छुट्टी मैले पाउँछु अर्को साल फिरेपछि मात्रै छुट्टी मैले पाउँछु घर आउनु बाबा अब आफ्नो सामान कसेर घर आउनु बाबा अब आफ्नो सामान कसेर मैले पढाइसँगै गर्छु काम अब घोडा धसेर बाउ आमाको सेवा गरे धर्म हुन्छ भन्छन् जे जे पाक्छ त्यही खाउँला सबैसँगै बसेर जे जे पाक्छ त्यही खाउँला सबैसँगै बसेर यति भन्यो बाबु तिमीले फर्कन्छु म पनि यति भन्यो बाबु तिमीले फर्कन्छु म पनि साउसँग छुट्टी माग्छु म जरुरी छ भनी दुःख गरे सुन फल्छ हाम्रो खेतबारीमा बारीमा साग सब्जी लगाउँ अब बाँझो बारी खनी साग सब्जी लगाउँ अब बाँझो बारी खनी नेपालीको छातीमा नेपालीलाई नेपालको माया माया छ नेपालीको छाती छुपे विवेक किराँती देवानजी र एसपी असफलजी बीचको सवाल जवाफ मुक्त खराबहरूसँगै यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मालामा श्रोता सुन्नुभयो कार्यक्रममा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू लिइरहेको छु आफ्नो निर्णय आफैलाई कमजोर लाग्न सक्छ आफ्नो निर्णय आफैलाई कमजोर लाग्न सक्छ अनि जिन्दगीभर मानसिक चोट लाग्न सक्छ यहाँ आफ्नो इज्जतै नसोची बिहे गर्यो भने तिमीलाई बाउको हत्याको आरोप लाग्न सक्छ तिमीलाई बाउको हत्याको आरोप लाग्न सक्छ ओहो यो मुक्तक बिना पाठकजीको बिना पाठकजी मुक्तक मालामा आउनुहुन्छ यसरी नै गजबको मुक्तकरा परेको साथमा आउनुहुन्छ सम्पर्क ठेगाना यो पालि लेख्न भने छुटाउनु भएछ स्याङसा उहाँको घर हो अर्को मुक्त कार्यक्रममा म लिइहाल्छु मसँग मुक्तक छ सहदेव चौधरीजीको बलेको आगो सबैले ताप्न थालेपछि बलेको आगो सबैले ताप्न थालेपछि भ्रष्ट नेताकै नाउँमा मत छाप्न थालेपछि गरिब दुखीको कहिल्यै दिन आएनन् हुने खानेले नै सेवा सुविधा थाप्न थालेपछि हुने खानेले नै सेवा सुविधा थाप्न थालेपछि यो मुक्तक सहदेव चौधरीजीको नवलपरासी रामनगर छ उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ सहदेवजी पहिलोपटक हुनुपर्छ हाम्रो कार्यक्रममा आउनुभएको अर्को मुक्तक म लिन्छु उहाँले पागल मान्छे भनेर आफ्नो नाम लेख्नुभएको छ ठेगाना भने अह भएको छैन अबको क्रममा पागल मान्छेको मुक्तक शुद्धताको लागि कुनै गङ्गाजल चाहिँदैन शुद्धताको लागि कुनै गङ्गाजल चाहिँदैन खुसी हुन मलाई महत्त्वपूर्ण पल चाहिँदैन मात्र तिम्रो विचार बदल म जे छु ठिकै छु परिवर्तनका लागि कुनै नयाँ दल चाहिँदैन परिवर्तनका लागि कुनै नयाँ दल चाहिँदैन पागल मान्छे भनेर लेख्नुभएको छ आफ्नो सम्पर्क ठेगाना अर्को पाली पक्कै लेखेर उहाँले पठाउनुहुन्छ हामीले यही आशा राखेका छौँ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ पुष्प आर्जेजीको सँगै हिँड्ने बाटो आज उनी तर्किएर गइन् सँगै हिँड्ने बाटो आज उनी तर्किएर गइन् समीप आइन् हेरिन् अनि फर्किएर गइन् आँसु अनि चोटमा कतै देखिन् होला मलाई र त उनी जानी बुझी झर्किएर गइन् र त उनी जानी बुझी झर्किएर गइन् यमुक्तक पुष्प आरजेजीको उहाँले पनि आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ मुक्तकसँगै अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ वेदनाको सागरजीको उहाँ लेख्नुहुन्छ छिमेकीले कुरा मात्रै काट्छ म ठुलो भएदेखि छिमेकीले कुरा मात्रै काट्छ म ठुलो भएदेखि सुनेर मेरो कन्सेरी तात्छ म ठुलो भएदेखि मिलेर बसेका छौँ अहिलेसम्म तर उसको बानी नि सधैँ खुर्सानीमा नुन माग्छ म ठुलो भएदेखि हो यस्तो छिमेकी हुँदा कति गाह्रो हुने है उहाँले पनि आफ्नो सम्पर्क ठेगाना लेख्न छुटाउनु भयो अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ कुमार सिंहखडा निर्दोषीको तान्द्राङ दुई गोर्खा उहाँको घर हो हाल उहाँ नयाँ बजार काठमाडौँमा हुनुहुन्छ कुमार सिंहखडा निर्दोषीका मुक्तकर्पहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता माया पनि मोलतोल गरी छिन्न खोज्छ मान्छे माया पनि मोलतोल गरी छिन्न खोज्छ मान्छे सधैँ आफ्नै तरिकाले हिँड्न खोज्छ मान्छे भइको मेरो जिन्दगीमा नआएकै बेस चोखो माया पैसासँग किन्न खोज्छ मान्छे चोखो माया पैसासँग किन्न खोज्छ मान्छे धन भए पुग्ने रहेछ तिमीलाई धन भए पुग्ने रहेछ तिमीलाई यो गरिबलाई माया मारि गयो छेपारोले रङ्ग फेरे छेपारोले रङ्ग फेरे रङ्ग फेरिरह्यो हो रङ्ग फेरिरह्यो पुग्ने रहेछ तिमीलाई सुख पाए पुग्ने रहेछ तिमीलाई सुख पाए पुग्ने रहेछ तिमीलाई यो दुखीलाई जिउँदै मारि गयो छेपा रहेछ तिमी सर्फी नै भए पुग्ने रहेछ तिमीलाई असर्फी नै भए पुग्ने रहेछ तिमीलाई मायाको मोला बिर्सि गयो छे पारोले सिंहडाजीका मुक्त खरबहरूसँगै यो गीत तपाईँहरू समक्ष राख्ने श्रोता आजलाई भने तपाईँहरूले पठाउनुभएका यस्तै मिठा मिठा रसिला गुलिया मुक्त राख्ने यो सिलसिला यति मात्रै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न भयो भने तपाईँले हामीलाई मुक्तक पठाउन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा गएर मुक्त खरबहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समेसनको निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झन चाहन्छु सोला जवाफ मुक्तकमा साथ दिनुभयो अच्युत सुवेदीजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद जाँदा जाँदै हामी होली पर्व मनाइरहेका छौँ आज मनायौँ भोलि मनाउँछौँ देशका विभिन्न भूभागमा मनाउँछौँ बडो गजबले मनाउँछौँ हर्षोल्लासको साथ मनाउँछौँ तपाईँहरू सम्पूर्णमा धेरै धेरै शुभकामना रङहरूले तपाईँको जीवनलाई अझ बढी रङ्गीन बनाओस् मसँग मोहन सिंह घरती मगर्जीको मुक्तक रहेको छ उहाँले सम्पूर्ण रेडियो सुन्नुहुने श्रोताहरूलाई अनि रेडियो युनिटलाई नै होलीको शुभकामना सहित होली विशेष एउटा मुक्तक लेखेर पठाउनु भएको छ म एउटा होली विशेष गीत यो मुक्त खराबहरूसँगै राख्न चाहन्छु मोहन सिंह घरती मगर्जीको माया र सद्भावको रङ एकै ठाउँमा घोली माया र सद्भावको रङ एकै ठाउँमा घोली रङ्गाएर दौरा सुरुवाल रङ्गाएर चोली एक अर्कामा खुसी अनि उल्लास साटेर आऊ मनाऊ साथी हो रङ्गको पर्व होली आऊ मनाउ साथी हो रङ्गको पर्व होली ओहो सम्पूर्ण श्रोतामा पुनः शुभकामना व्यक्त गर्दै मदन मण्डारी छिर्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्रि जय मुक्ता साथै रङ्ग ल्यायो हेर खोली रे